सन्चो बिसन्चो भनेर यसरी बाबुहरू चाहिँ स्कुल गहन यस्तो छ उस्तो छ भन्न चाहिँ बताइराखेको थियो सबै ठिकै छ राम्रै छ भनेर चाहिँ भनिराखेको थियो उसले एउटा कुरा तपाईँसँग अलिकति भावनात्मक कुरातिर जाउँ तपाईँ पाँच वर्षदेखि विदेशमा हुनुहुन्थ्यो कतै यो वैदेशिक रोजगारले निम्ताएको घटना त होइन अब मलाई म त अब आफ्नो खुसीले परिवारको खुसीले जानेर म वैदेशिक जान गएको हो होइन मन खुसीले जान गएको हो केही गराउँला भनेर जान गएको हो अरू कर्काप यताउतिबाट चाहिँ केही पनि होइन त्यस्तो छ भन्न सकिने अवस्था छैन छैन हस् धन्यवाद के कस्तो पीडा थियो कि कतै कतै नजिकबाट कोही हुनुहुन्छ नि यहाँनिर तपाईँको शुभ नाम शिवकान्त खराल हजुर म चाहिँ उहाँ उनको जेठाजु र चाहिँ हामीलाई कस्तो लाग्छ भन्दाखेरि अब यसको कल्पना चाहिँ नि त्यस्तो पहिलादेखि केही केही जातै छैन बुढाबुढीको पनि चाहिँ नि अब केही दोम भाव पनि छैन एकदम प्रेम छ बुढाबुढीमै पनि र यो एकैछिनमै चाहिँ नि त्यो निर्णय गरे जस्तो चाहिँ लाग्छ हामीलाई र अब यो कसरी भयो राति विषयमा चाहिँ अब तपाईँको चेन गेट लागेको छ अब चाहिँ बच्चाहरूसित सँगै सुतेको चाहिँ उठेर चाहिँ नि त्यसरी हिँडिएको छ अब गहनाहरू चाहिँ नि जेकाते छन् यो चाहिँ ठुलो आश्चर्यको कुरा छ चाहिँ यो प्रहरी चौकीले पनि एकदम चाहिँ नि अनुसन्धान लाएर खोज्न पर्ने अवस्था छ हामीलाई त के भन्दा त्यो साढे आठ बजीबाट नौ बजीभित्र सेटमा फोन आइराखेको छ र त्यसमा चाहिँ नि एक आधा घन्टा चाहिँ नि त्यो फोनमा कुरा भइराखेका छन् र ठुलो बाबु यता चाहिँ नि मम्मीसँग आएर चाहिँ नि उ गर्दाखेरि फेरि मम्मी फोनले लिएर पल्लो कोठा गएर रुँदै फोन गर्दै चाहिँ गर्ने प्रक्रिया छ र चाहिँ नि त्यही आठ बजीबाट नौ बजीभित्रको यो कल चाहिँमा के छ अब छ त्यसैमा छ अब यहाँ फोन हाम्रो चाहिँ हेर्दाखेरि सबै नम्बर डिलिट छन् तपाईँका तिसवटा नम्बर यिनी चाहिँ तिसवटा नम्बर चाहिँ नि फोनमा रहनीमा अब यो फोन डिलिट छ चाहिँ हाम्रा नम्बरै छैनन् सर यसमा सुनियोजित हो कि भन्ने लाग्छ एकदम चाहिँ नि अब यो त एकदम चाहिँ नि घटना चाहिँ अरूबाटै भएको जस्तो शङ्का लाग्छ हाम्रो पछिल्लो चरण कल्पनासँग भेट भएको थियो तपाईँको मेरो गङ्गा खराल हो शनिबार यहीँ घरमा जो आइथिन् मलाई नमस्कार गरिन् सासूलाई ढोक गरिन् र एकछिन बसिन् चिया बनाउँछु भने भर्खर भिगो नबनाउनु आउनुहोस् भने बस आज शनिबारको दिन छ किन हातिन परेर भनेर भने के आशङ्का छ तपाईँलाई केही भएको भन्ने मलाई त यहाँ आउँदा उनी राम्री खुसी जो थिइन् हँसिलो मोडा थियो पूजा गरेर आएँ मन्दिरमा भन्दै तल पूजा गरेर आइ थिइन् राम्रो थियो त्यस दिन मुख मनिलो थिएन केही दुःख लाग्यो के घटना हो के हो अब थाहा छैन अनि मेरो नाम मित्र लाल खराल हो उनी मेरो बुहारी जो हुन् यो अचानकै भयो जस्तो छ यो घटना एकदम राति अनपर खाना खाएर सुतिसकेपछि अनपर राति बेलुकी जो या त गुन्डाभित्र पसिसकेका थिए या त अनपर कताबाट आएर अनपर कसरी भएछ यो हत्या नै हो यो पानीमा डुबेर मरेको लासै होइन यो हामी दावाका साथ भन्छौँ तर चाहिँ यसको चाहिँ खोजी खन्तर चाहिँ बहुत छिटो गर्न पर्ने भयो पुलिस प्रशासन किन ढिलाइराखेको छ भइ भइकन चाहिँ पुलिस प्रशासन चुप लागेर बस्छ भने पारि यो बहुत दर्दनाक चाहिँ अपराध छ र सबैलाई चाहिँ चिन्ताको विषय छ यसमा चाहिँ कानुनी कारवाही चाहिँ चाँडोभन्दा चाँडो गरिदिनु पर्छ अवश्य पनि चिन्ताको विषय छ यहाँ पटक पटक मान्छेहरू यसरी नै रस्यमय रूपमा बुढेला खोलामा राखेपछि ऊ हेलिएर मरेको भन्ने पारिएको छ र जबसम्म यी कल्पना खराल विष्णु पछाइ लगायतका थुप्रै यी रस्यमय मृत्युका विषयमा प्रष्ट रूपमा प्रहरी प्रशासनको धारणा नआएसम्म हामी यस खोलो लाइनका यी समाचारहरूले हामीले पछ्याइरहनेछौँ सुनिहाल्नुभयो श्रोता जुन बडीघाट खोला सुसाईको आवाज सुनिएको छ तर यस खोलामा मर्नेहरूका परिवारजनको आवाजको सुनवाई भएको छैन जहाँ केही दिन अघि मृत्यु भएकी इन्द्रेगौँडाकी कल्पना खरालका परिवारजनको आवाज सुनवाई भएको छैन म जहाँ कल्पना खरालको रहस्यमय रूपमा मृत्यु भएको थियो त्यसै खोलामा रहेको छु यो कल्पनै गर्न नसक्ने ठाउँमा उनी फेला परेकी थिइन् जो त्यति पर इन्द्रगौडाबाट यति टाढा घुमेर उनी यहाँ आएर हाम फाल्नुपर्ने थिएन हाम फालेको भए उनी घाइते हुनु पर्थ्यो तर उनी चोटपटक केही लागेको छैन त्यसअघि नै हामीले ओजेलका खबर मार्फत श्रोतालाई जानकारी गराइसकेका छौँ उनका आफन्तबाट भनिएको कुराले पनि प्रश्न पार्छ कि उनको यस खोलामा डुबेर वा बगेर मृत्यु भएको होइन बाहिरै उनको मृत्यु भएको छ पछि यहाँ ल्याएर राखिएको छ यहाँनिर स्थानीय बहिनीहरू पनि हुनुहुन्छ उहाँहरूले जुन दृश्य देख्नुभयो के त्यो पत्यार लाग्दो छ तपाईँको नाम चाहिँ मेरो गोमा हो गोमा के गोमा थापा के लाग्छ यस्तो ठाउँबाट हाम फाल्यो मान्छे घाइते हुन्छ कि हुँदैन भन्नुहोस् त घाइते हुन्छ त्यो त आफै मरेको जस्तो छैन पेटहरू पनि फुलिन पर्ने अन्त पानीले गर्दा आफै मरेको जस्तो छैन एकदमै राम्रो थियो उहाँको अनुहार पनि पेटहरू पनि सिलिम थियो क्या एकदमै हामी हेर्नै गएको प्रत्यक्ष देखेरै सबै देखेको देखेको होइन तपाईँले पनि देख्नुभयो तपाईँको नाम चाहिँ मेरो त्यही त खाना त्यही त त्यहाँबाट हामफाल्युको मान्छे के घाइते हुन्छ कि हुन्न भन्नुहोस् त घाइते त हुन्छ घाइते त हुन्छ अब त्यस्तो पानी घाइते भएर मरे पनि अब पानी पेटमा आउनु पर्ने पेटमै पानी छैन नि सलक्तै छ पेटमै पानी छैन र उनले पानी पिएकै छैन झन् भित्र पसेको पेट छ र यसै स्थानमा हामी पुनः आइपुगेका छौँ यो किन अहिलेसम्म प्रहरी प्रशासनले खोजेन त यसको फलोअप न्युज हो यो यहाँनिर उहाँका एकजना आफन्त हुनुहुन्छ हजुरको शुभ नाम मेरो नाम तारापति अर्याल अर्याल तपाईँ छिमेकी पनि हुनुहुन्छ उहाँका के नाता पर्छ तपाईँको उहाँ मेरो दिदी हुनुहुन्छ फुपू दिदी हुनुहुन्छ फुपू दिदी हुनुहुन्छ के लाग्छ दिदीको हत्या हो या आफै मर्नु भएको भन्ने लाग्छ दिदीको हत्या भएकै हो लाग्छ हामीलाई अब यहीँबाट देख्न सकिन्छ के त्यस्तोबाट फाङ हाल्न सक्नुभयो होला उहाँ तपाईँ भन्नुहोस् त फाल हालेको वास्तवमा त सब देख्दा फाल हालेको जस्तो पनि लाग्दैन फाल हालेको पनि होइन वास्तवमा प्रशासन पुलिस प्रशासनले यो चाहिँ खोज्नुपर्ने कुरा छ खोजेको पनि छैन अहिलेसम्म अनुसन्धान गर्नै पर्छ अब कति समयमा के हुने हो त्यसपछि अब पुलिस प्रशासनले यो अनुसन्धान गरेन भने पनि यिनी कुराहरू पछिसम्म पनि रहिरहने कुराहरू कल्पनाका दुई छोराहरू यही नजिकै छन् यी बाबुहरू यसअघि पनि हामीसँग बोलिसकेका छन् उहाँका एकजना आफन्तले उहाँलाई समातेर यसै स्थानमा जहाँ उनको आमाको रस्यमय मृत्यु अवस्थामा फेला परेकी थिइन् त्यसै स्थानमा यी छोराहरू पनि छन् के भन्छन् त यिनीहरू भन हानेको गाली गरेको कुरा राति गाली गर्थे बिहान आएर गाली गर्थे तिम्रो नाम के हो सुदीप सुदीप बाबु तिमीले पहिला पनि बोलेका छौ के लाग्छ यो आमाको हत्या भएको हो या आफै मर्नु भयो होला हत्या हत्या कसरी हत्या हो भन्न सक्छौ तिमी के देख्थ्यौ त्योभन्दा पहिला धम्काउने धम्काइरहन्थ्यो गाली गरेको एकदम गाली गरिरहन्थ्यो मम्मी रोइरहनुहुन्थ्यो के भन्नुहुन्थ्यो मलाई यसले मार्छ अरू कसैले मार्दैन हुन्थ्यो मार्छ नै भन्नुहुन्थ्यो पटक पटक त्यसै गरिरहन्थ्यो गाली पनि गर्थ्यो अनि चिठी पनि पठाउनु चिठी पनि पठाउने अनि त्यसपछि गा फोनमा सेटमा गाली गर्ने जहिले पनि अस्ति राति पनि त्यही त्यसले चाहिँ फोन गरेको मार्यो भने यसैले मार्छ भन्नुहुन्थ्यो मम्मीले अब मम्मीले केही पनि गर्नुहुन्थेन अरू त्यसले जहिले पनि फोन गर्ने गाली गर्ने गर्थ्यो गर्थ्यो अरू कसैले मारेन ती त्यही त्यही मान्छेले मारेको यकिनका साथ भन्न सक्छौ तिमी अरू कसैले मारेको होइन तर पनि तिम्रो मम्मीको हत्यारा खोज्ने तर्फ प्रहरी प्रशासन ढिलाइ गरेको छ के भन्न चाहन्छौ तिमी सानै भए पनि धेरै बुद्धिमानी छौ बोर्डिङ स्कुलमा पढ्ने मान्छे यसरी तिम्रो मम्मी जस्तो महिलाहरू धेरै अकाल मृत्युको शिकार भएका छन् के भन्न चाहन्छौ मैले त मान्छेलाई जसरी पनि त्यसलाई छोपेर जेलमा राख्नुपर्छ यति चाहिँ भन्छु मैले त्यही माग गर्छौ हजुर यति नै बोल्छु मम्मीको मृत्यु भएको कुरा बल्ल यिनलाई थाहा भयो अस्तिसम्म पहिलो दिनसम्म आमाको सब आफ्नै आँखा अगाडि भए पनि उनी रुन सकेका थिएनन् एकदम कठोर मन गराएर यिनी बालक बसेका थिए बल्ल मम्मी मृत्यु भएको रहेछ भन्ने कुरा यिनले बल्ल मात्रै थाहा पाए बल्ल मात्रै यिनको आँखाबाट आँसु फुट्यो यिनी अस्ति रोएका थिएनन् दिदी कहाँ हुनुहुन्छ गइसक्नु भयो तिमीलाई बल्ल फिल भइरहेछ मम्मी मृत्यु भएको भन्ने अहिले तिमीलाई साथ सहयोग दिने कोही छैनन् हजुर कोही पनि त्यसलाई चोप्ने हो चोप्ने हो त्यसलाई चोप्ने र जेलमा राख्ने हो तिमी ठुलो भएर पनि त्यसलाई छोड्दैनौ छोड्दिन अवश्य बाबु यदि प्रहरी प्रशासन निरहिरह्यो भने तिमी ठुलो भएर भए पनि छोपे कसैलाई मर्न बाध्य पार्ने वा मार्नेलाई कसैले बाँकी राख्न हुँदैन यहाँ मान्छेहरू दिन प्रतिदिन मर्दैछन् तडपाई तडपाई मारेका छन् तिमी प्रतिबद्धता जनाऊ भन भाइ हो तिमी धेरै बोल्न सक्दैन बाबा तिमीलाई अहिले स्याहार गर्ने कोही छैन होइन बाबा भन बिहान फोन गाली गर्थे गाली गर्थे कहिले माला जान पनि दिन्थेन बुटो जानु पनि दिन्थेन कहिले जान पनि दिन्थेन सुनिहाल्नु भयो श्रोता केसम्म गरेका थिए भन्ने यी अबोध बालकको भनाइबाट स्पष्ट हुन्छ पक्कै पनि हामीसँग यी बालकहरूको रेकर्ड छ उनको आवाज छ यो बडीघाट खोला सुसाएको त हामीले सुनेका छौँ तर तपाईँहरूको आवाज कसैले सुन्न सकिरहेको अवस्था छैन हामी यो आवाज बुलन्द गर्दै जानेछौँ र यी बाबुले भने जस्तै एक दिन पक्कै पनि ती हत्यारा छोपिने छन् यही अपेक्षा राख्दै म यस इन्द्रगौडा यो दोभानको बिचमा जहाँ उनको सब फेला परेको थियो यस स्थलगत रिपोर्टबाट बिदा चाहन्छु गर्छु हस्त धन्यवाद हस्त हामीलाई भर्खरै प्राप्त जानकारी अनुसार कि कल्पना खरालको रहस्यमय मृत्यु सम्बन्धमा सोधखोज गर्नका लागि प्रहरीले एकजना स्थानीयलाई हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ अनुसन्धानकै क्रममा रहेकोले प्रहरीले यो हप्ता जानकारी नदिने र अर्को हप्ता प्रतिक्रिया दिने बताएको छ अब सुनौ गीत सङ्गीत र खोज खबरको सङ्गालो जीवनको गोरेटो